हजुर तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हर्जको तरङ्गमा रहनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु म आज पनि कार्यक्रम साहित्य सम्वेकको साथमा तपाईँको रेडियो सेट समक्ष हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनका निमित्त कविता श्रेष्ठ हुनुहुन्छ अनि स्टुडियोभित्रबाट तपाईँका साहित्य सिर्जनाहरूलाई प्रस्तुत गर्नका लागि म कार्यक्रम प्रस्तुता हरि बराल कार्यक्रममा उपस्थित भइसकेको छु र आज पनि कार्यक्रमभित्र रहेर तपाईँका साहित्य सिर्जनाहरूलाई हामी प्रस्तुत गर्ने गर्छौँ कहिलेकाहीँ हामी सर्जकहरूसँग कुराकानी गर्ने गर्छौँ कहिलेकाहीँ हामी कृतिको विषयमा चर्चा परिचर्चा गर्नेछौँ भने कहिलेकाहीँ हामी तपाईँले पठाउनुभएका गजल कविताहरूलाई कार्यक्रमभित्र रहेर प्रस्तुत गर्दै आइरहेका छौँ र आज पनि कार्यक्रम साहित्य संवेगमा बिल्कुलै रूपमा साहित्यिक खुराक तपाईँहरूमा प्रस्तुत गर्नका लागि एकजना अतिथिलाई मैले निम्त्याएको छु उहाँ मेचीनगर तीन झापा निवासी हुनुहुन्छ बुबा पदम प्रसाद आचार्य र आमा पुण्यमाया आचार्यका छोरा हुनुहुन्छ प्रकाश झापाली हुनुहुन्छ निकै मिठा मिठा गजल सिर्जनाहरू त्यसै गरी गीतहरू अन्य विविध साहित्य सिर्जनाहरू गर्नुहुन्छ थप कुराकानी हामी उहाँसँग गर्दै अगाडि बढ्नेछौँ प्रकाशजी तपाईँलाई कार्यक्रममा स्वागत छ धन्यवाद हाल केमा व्यस्त हुनुहुन्छ प्रकाशजी हाल मेरो नियमित रूपमा म झापाको मेचीनगर छमा अवस्थित आधुनिक बचत ऋण सहकारी संस्थाको सम्पर्क कार्यालय भद्रपुरमा कार्यरत छु र त्यसैमा हो नियमित रूपमा व्यस्तता भनेको चाहिँ त्यसबाहेक भनेको चाहिँ सामान्य साहित्यिक गतिविधि लगायत अन्यमा त मेरो संलग्नता त्यस्तो खास पक्यो भने ब्याङ्किङ सेक्टरतिर <laughs> आबद्ध हुनुहुँदो रहेछ अब कार्यक्रम साहित्य सम्वेकभित्र रहेर हामी साहित्य सम्बन्धी कुराकानी गरौँ प्रकाशजी साहित्यमा प्रवेश कहिलेबाट गर्नुभयो जानकारी गराइदिनुहोस् न हाम्रो आम श्रोताहरूलाई सर्वप्रथम साहित्यमा प्रवेश यतिखेर गरेँ भनेर त मलाई कुनै समय ठ्याक्कै याद छैन तर अब जब विद्यालय अध्ययनकै सिलसिलामा जब पाठ्य पुस्तकमा चाहिँ कविता लेखन कथा लेखन सृजनात्मक लेखनको छुट्टै अभ्यासहरू हुन्थ्यो त्यही अभ्यासको क्रममा नै लेख्दा लेख्दै अभ्यास गर्दा गर्दै नै त्यतैबाट सिकियो र अहिलेसम्म साहित्य लेखनको क्रम जारी छ भनेपछि स्कुल विद्यालय प्लस पाठ्यक्रमको आधारित पाठ्यक्रममा आधारित रहेर साहित्य सिर्जना अथवा साहित्यप्रति रुचि जाग्दै गयो है हजुर त्यसै भन्नु प्रकाश झापालीले विशेष गरी के विषयवस्तुमा रहेर अथवा हुन्छ नि साहित्यका पनि आफ्ना आफ्ना विधाहरू है के विषयमा रहेर अलिकति साहित्य सिर्जनाहरू अलिक बढी गर्नुहुन्छ सुरुवातमा अभ्यास गर्ने क्रममा कथा लेखियो त्यसैलाई कथा कविता सँगसँगै अझ कथाभन्दा कविता लेख्यो कथा त धेरै लेखिनँ मैले त्यतिखेर जब मैले कथा लेखेँ ती कथाका एक दुईवटा कथाका कथाहरू हराए त्यस पछाडि कथा लेखनलाई मैले बिटै मारेँ त्यहाँदेखि कविता लेखनलाई नै मैले केही निरन्तरता दिएको थिएँ विद्यालय स्तरसम्म एसएलसी दिउन्जेलसम्म हजुर हजुर त्यसै चरणमा पाउन्डगीमा विद्यालय स्तरीय कविता प्रतियोगिता हुँदा तेस्रो स्थानसम्म पुगेपछि त्यहाँदेखि फेरि जब विद्यालयको पढाइ सिद्धियो त्यहाँदेखि मेरो केही रोक्यो लेखनको सिलसिला पढाइको कारणले म काठमाडौँ प्रस्थान गरेँ र काठमाडौँको लगभग एक डेढ वर्ष बसाइमा मेरो लेखन धेरै हदसम्म भएन नै भन्दा हुन्छ र त्यहाँदेखि फेरि पुनः झापा आइसकेपछि चाहिँ मैले फेरि लेखनलाई जारी गरेँ र लेखनलाई जारी गर्दा पनि मैले नयाँ विद्या मतलब विधा परिवर्तन गरेर लेखनलाई चाहिँ अगाडि बढाएँ र त्यसै क्रममा मैले गजल लेखनलाई चाहिँ अहिलेको अवस्थासम्म गजल लेखनलाई जारी राखेको छु र गीत लेखन पनि सँगसँगै छ हाम्रा आम श्रोताहरूले यतिखेर हामीलाई प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ है प्रकाश झापाली अझ विशेष गरी गजल धेरै राम्रा राम्रा <laughs> लेख्नुहुन्छ है एउटा गजल वाचन गरिदिनुहोस् न हाम्रो आम श्रोताहरूले यतिखेर सुनिरहनु भएको छ प्रकाश झापालीका गजलहरू सुन्नलाई एकदमै आतुर हुनुहुन्छ है थप कुराकानी हामी गर्दै जाउँ अहिलेलाई एउटा गजल प्रस्तुत गरिदिनु न धन्यवाद र अहिले श्रोताहरूको लागि एउटा मेरो पुरानो गजलबाट स्टार्ट गरौँ सुरुवात गरौँ किन भन्दाखेरि मेरो गजल लेखनको क्रममा प्रकाश झापाली प्रकाश आचार्य भनेर चिनाउने गजल यो पनि हो यसै गजलबाट म सुरुवात गर्दैछु वाचनको यी बस्ती धुरामा गजल नै गजल छ अरे वा यी बस्ती धुरामा गजल नै गजल छन् यहाँ हर कुरामा गजल नै गजल छन् यी बस्ती धुरामा गजल नै गजल छन् यहाँ हर कुरामा गजल नै गजल छन् चियाएर हर पल म हेर्दैछु मनले चियाएर हर पल म हेर्दैछु मनले ती साना भुरामा गजल नै गजल छन् यहाँ हर कुरामा गजल नै गजल छन् भयो मेहफिलसम्म जाँदैन प्रितम भयो मेहफिलसम्म जाँदैन प्रितम भयो मेहफिलसम्म जाँदैन प्रितम प्रियाकै चुरामा गजल नै गजल छ म मोती र गालिब हुँदै नहुँला म मोती र गालिब हुँदै नहुँला भलै पाखुरामा गजल नै गजल छन् यहाँ हर कुरामा गजल नै गजल छन् यसैले त उस्ताद बन्छन् सराबी यसैले त उस्ताद भन्छन् सराबी नसामा सुरामा गजल नै गजल छन् यी पर्वत यी झरना यी खोला यी खोल्सा यी पर्वत यी झरना यी खोला यी खोल्सा पुराका पुरामा गजल नै गजल छन् यहाँ हर कुरामा गजल नै गजल छन् अरे वा निकै नै राम्रो गजल वाचन गरिदिनु भयो साँच्चै पनि गजल नै गजल छन् एउटा साहित्य लेखनका व्यक्तिहरूको बिचमा त अझ साहित्य सिर्जना वरिपरि छन् है कति गर्नु भएको छ गजल सिर्जनाहरू एकपटक जानकारी गराइदिनुहोस् न गजल सिर्जना ठ्याक्कै सङ्ख्यात्मक रूपमा त नभनौँ म सङ्ख्यात्मक रूपमा अलिक कम नै लेख्छु अब जब दिमागमा कुनै शेरहरू फुट्दै जान्छन् त्यसलाई गुनगुनाउँदै जाँदाखेरि बहरमा चाहिँ गुनगुनाउँदै लयमा गुनगुनाउँदै जाँदाखेरि तिनैलाई चाहिँ कागजी रूप दिने हो अब लेख्छु भनेर त कहिले बसिँदैन लेख्छु भनेर लेखेका रचनाहरू त्यति धेरै राम्रा हुँदैनन् त्यसलाई चाहिँ राम्रो लेखनको लागि पहिला आफूले मनमा चाहिँ गुनगुनाउनु पर्यो होइन मनमा आफूले जब आफूलाई नै मन पर्दैन त अब हामीले अलि बढी फेरि लयात्मक शैलीले पनि तपाईँ गजल सिर्जनाहरू लेख्नुहुन्छ होइन जस्तो अब लय हालेर गजल वाचन गर्न पनि त अलिकति कठिन छ होइन यसको लागि पनि अध्ययन गर्नु पर्यो है कुन गजललाई कस्तो लय दिने त्यसमा पनि हामी अध्ययन अध्ययनरत हुनु पर्यो होइन कतिको सहज छ यो पनि जानकारी गराइदिनुहोस् न लय हालेर वाचन गर्न त जसले वाचन गर्न सक्ने हो त्यसले गर्ने हो लयमा लेखिएको गजल लयमै वाचनै गर्नुपर्छ भन्ने छैन होइन विशेष गरी अझ छन्दका रचनाहरू त लयमै वाचन गर्दा सामान्य वाचन गर्दाखेरि लयमै वाचन गर्नुपर्ने अवस्थासम्म आउँछ त्यो पनि कतिपय हदसम्म त नाटकीय वाचन पनि गर्न सकिन्छ हाम्रा वाचनका दुई चरणहरू लयात्मक वाचन र नाटकीय वाचन होइन र गजलको हकमा चाहिँ बहरबद्ध गजलहरू पनि लयमै वाचन गर्नुपर्छ भन्ने छैन नाटकीय वाचन गर्न पनि सकिन्छ र मैले अघि लेखेको यी बस्ती धुरामा गजल नै गजल छन् पनि मैले नाटकीय वाचन नै गरेको होइन तर लयबद्ध वाचन यो गर्नै पर्छ भन्ने छैन ठिक छ अर्को पनि एउटा गजल सुनौ न अर्को गजल प्रस्तुत गर्न गइरहेको छु एकदमै छोटो गजल छ एकदमै तिन शेरमा म सुनाउँदैछु सिर्फ यो उसको बर्बादीको पहिलो क्रम थियो सिर्फ यो उसको बर्बादीको पहिलो क्रम थियो पोखरीलाई सागर हुँ म भन्ने भ्रम थियो अह सिर्फ यो उसको बर्बादीको पहिलो क्रम थियो पोखरीलाई सागर हुँ म भन्ने भ्रम थियो मित्र आफन्त हुन् सोच्यो निधायो मस्त मित्र आफन्त हुन् सोच्यो निदायो मस्तौ रातभर घरमा दुश्मनको भन्ने जाग्रम थियो आयो रोकियो बग्न रोकियो बग्न उसको जिन्दगी पनि रोकियो रोकियो बग्न उसको जिन्दगी पनि रोकियो जल बगुन्जेल खोलीको बगर आश्रम थियो <laughs> निकै नै राम्रो गजल वाचन गरिदिनु भयो बताइदिनुहोस् न हाम्रा आम श्रोताहरू हुनुहुन्छ नयाँ सर्जकहरू हुनुहुन्छ कतिले त साहित्य सिर्जनाहरू सुनेरै पनि आनन्दको अनुभूति गर्नुहुन्छ कतिले लेखेर नै आनन्दको अनुभूति गर्नुहुन्छ होइन ठ्याक्कै गजल हुनको लागि चाहिँ के कुराको चाहिँ पुरा हुनुपर्छ जस्तो लाग्छ गजल हुनको लागि ठ्याक्कै यो कुरा हुन्छ भनेर भन्नुपर्दा पनि गजलका केही आधारभूत नियमहरू छन् होइन हजुर हजुर त्यसमै अब अन्दाजे बायाँ है काफिया रदिफ, बहर यी सबै कुराहरूको समष्टिगत रूप गजल हो मतलब लेखनको हिसाबले हेर्दाखेरि भनेको चाहिँ अब नेपालमा विशेष गरी नेपालमा बहरविहीन बहरबिन्द रचनादेखि लिएर विविध गजलका विविध क्षेत्रहरूलाई चाहिँ नसमेटिकन एउटा एउटा सेक्टरलाई एउटा एउटा क्षेत्रलाई चाहिँ समेटेर गजल रचना गरिराखेको पाएको छ जस्तै हाम्रो आदरणीय ललिजन रावल लगायत आदरणीय स्रष्टाहरूले लयलाई प्राथमिकता दिनुभयो आदरणीय बुध राणा लगायत आदरणीय स्रष्टाहरूले भने त्यस्तै हाम्रो ज्ञानबकर पौडेल लगायत स्रष्टाहरूले चाहिँ स्वतन्त्र बहरलाई नमानेर अरू क्षेत्रहरूलाई समेटेर रचना गर्नुभयो त्यस्तै अब आदरणीय बुध राणा होइन आदरणीय घनश्याम परिश्रमी आदरणीय आवाज शर्मा लगायतले बहरबद्ध गजलहरूको पनि नेतृत्व गर्नुभयो मतलब बुध राणाले लयबद्ध गजल र बहरबद्ध गजल होइन लयबद्ध नै बहर पनि लयबद्ध नै भए पनि बहर अझै लयको विशिष्टकृत रूप भएकोले मैले यहाँ अलग अलग रूपमा चाहिँ परिभाषित व्याख्या गरेँ त्यो समेटिराख्नु भएको छ तर गजल एउटा पूर्ण गजल हुनको लागि मलाई जहाँसम्म लाग्छ र अन्तर्राष्ट्रिय प्रचलन अनुसार पनि हामीले हेर्ने हो भने गजलका एउटा मात्रै रूप नभएर सम्पूर्ण रूपलाई हामीले समेट्नुपर्छ होइन अनि मात्रै हामीले बाहिर पनि बाहिरको गजलहरूसँग पनि ए हामी पनि गजल लेख्छौँ है भनेर चाहिँ भन्न सक्ने स्थिति आउन सक्छ जस्तो अब हामी झापामै रहेर पनि विभिन्न कार्यक्रमहरू गर्दै आइरहेका छौँ होइन झापाली साहित्य समाज जुन हामीले तिन चार साल अगाडि नै पनि सुरुवात गरिसकेका छौँ आफै अध्यक्ष तपाईँ आफू पनि कोषाध्यक्ष हुनुहुन्छ होइन हामीले यो एउटा हाम्रा आम पाठकहरू आम श्रोताहरू हाम्रा आम सदस्यहरूलाई होइन झापाली साहित्य समाजले कस्ता कार्यक्रमहरू गर्दै आउँदैछ र भोलिका दिनमा कस्तो गर्नेछ भन्ने विषयको बारेमा पनि एकचोटि एउटा कोषाध्यक्ष भएको हैसियतले जानकारी गराइदिनुहोस् न झापाली साहित्य समाज झापामा नवस्रष्टाहरूलाई अगाडि ल्याउने होइन उहाँहरूको वाचनदेखि लेखनदेखि लिएर हर कुरालाई चाहिँ अगाडि बढाउने र त्योभन्दा पनि अझ मुख्य हामीले स्थापना गर्दाखेरि झापामा निष्क्रिय रूपमा ठुल्ठुला साहित्यिक संस्थाहरू संस्थाहरू थिए तर ती सबै संस्थाहरू चाहिँ वार्षिक एउटा कार्यक्रम गर्ने त्यो पनि कहिले गर्ने कहिले नगर्ने र प्रायसो निष्क्रिय रूपमा रहने गरेकोले गर्दाखेरि झापाली साहित्य समाजको यहाँका युवा चाहिँ साहित्यकारहरू लगायतका साहित्यप्रेमी महानुभावहरू होइन सम्पूर्णको चाहिँ उसले स्थापना भयो र अहिले पनि झापाती साहित्य समाजले निरन्तर रूपमा नयाँ स्रष्टाहरूलाई नै चाहिँ अगाडि ल्याउने प्रयास गरिरहेको छ र यो प्रयास निरन्तर रूपमा जारी छ र ती नयाँ स्रष्टाहरूलाई पनि बिल्कुलै प्रत्येक महिनाको दोस्रो शनिबार एउटा मासिक रचना वाचन तथा स्रष्टा भेटघाट कार्यक्रम जस्तै आज पनि हामीले गऱ्यौँ है र ती कार्यक्रमहरू गरेर उनीहरूका प्रतिभालाई अझै अगाडि बढाउने हौसला प्रदान गर्ने हिसाबले कार्यक्रम सञ्चालन गरिरहेको छ एक चरणमा भने अर्को चरणमा केही ठुला कार्यक्रमहरू गरेर राष्ट्रिय स्तरका कार्यक्रमहरू सम्म त हामी नभनौँ किन भन्दाखेरि हामीले गरेको काम हामीले आफै भन्न मिल्दैन हाम्रा पाठक श्रोताहरूले भन्ने कुरा हो त्यो भनेको र know केही ठुला कार्यक्रमहरू पनि हामीले गरेका छौँ र झापाली साहित्यको क्षेत्रमा हामीले केही योगदान दिइरहेका छौँ भनेर चाहिँ हामीले गर्व गर्ने ठाउँ छ यहाँ पक्कै पनि समाजमा लुकेर रहेका साहित्यिक गतिविधिहरूलाई केही हद मात्रामा अगाडि ल्याउने प्रयास होइन त्यसै गरी केही नयाँ सर्जकहरू जो सिक्दै हुनुहुन्छ साहित्य लेखनमा उहाँहरूलाई हामीले जानेको हामीले बुझेको कुराहरू पनि सिकाउने क्रम पनि चलिरहेको छ र अग्रजहरूबाट हामीले बुझ्न खोजेको र नजानेका कुराहरू पनि हामीले सिकिरहेका छौँ र यो यो पनि अलिकति प्रश्न प्रष्ट पारिदिउँ कि नयाँ सर्जक भन्ने बित्तिकै हामीले उमेरको हिसाबले नभएर लेखनको हिसाबले नयाँ सर्जकहरू र निस्किरहेका सर्जकहरूलाई पनि हामीले समेट्ने कोसिस गरेका हौँ र हामीले आदरणीय सक्रिय रहनुभएका आदरणीय सर्जकहरू हाम्रा आदरणीय चाहिँ स्रष्टाहरूलाई चाहिँ हामीले शिरमा राखेर हामीले यो हाम्रो साहित्यिक गतिविधिहरू सञ्चालन गरिरहेको पक्कै पनि प्रकाशजी कार्यक्रम साहित्य सम्वेगमा छौँ हामी W W W dot radiovision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा यतिखेर हामीलाई हाम्रा आम पाठकहरूले सुनिराख्नु भएको भएको छ त्यसै गरी पूर्वी नेपालका विभिन्न भूभागमा एकानब्बे दशमलव छ मेगाहरूको तरङ्गभित्रबाट प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ त्यसै गरी भिजनको मोबाइल एप्लिकेसन डाउनलोड गरेर अनि हाम्रो पात्रो मोबाइल एप्लिकेसन डाउनलोड गरेर पनि सुनिराख्नु भएको छ आम श्रोताहरूले देखेर हामीलाई सुनिराख्नु भएको छ र प्रकाश झापालीसँग हामी कुराकानी गरिरहेका छौँ बिल्कुल रूपमा साहित्यसँग सम्बन्धित रहेर कुराकानी गरिरहेका छौँ थोरै हामी जीवनका कुरा गरौँ पारिवारिक कुरा गरौँ है प्रकाश झापालीको घर झापा त भइ नै हाल्यो अझ झापाली भइसकेपछि होइन मेचीनगर अझ बाहुन्डागी होइन थोरै पारिवारिक माहौलतिर जाउँ न कति परिवार कति सदस्य है यो विषयमा थोरै कुराकानी गरौँ न परिवार बुवा आमा है दुईजना बहिनीहरू छन् र हाल मेचीनगर तिन स्थायी बसोबास बसोबास भए पनि हाल हामी कोही काँक्रेभिटा कोही भद्रपुर मा बसोबास गरिरहेका छौँ अहिलेको स्थितिमा तर स्थायी वासस्थान मेचनगर तिन नै हो परिवारका पाँचजना सदस्य है हाललाई अविवाहित अहिलेलाई त्यति नै भन्नु होला अब हुने योजनामा बिस्तारै होइन त बिस्तारै ठिक छ प्रकाशजी जस्तो अब हामी गजलसँग सम्बन्धित अझ साहित्यसँग सम्बन्धित रहेर कुराकानी गरिरहेका छौँ हामी सर्जकहरू भनौँ है हामी सर्जकहरू नयाँ सर्जकहरू अझ भनौँ होइन त हामी सिक साहित्यका विद्यार्थी होइन त हामीलाई विभिन्न साहित्यिक गोष्ठीहरूमा जानको लागि पनि धेरै समय चाहिन्छ होइन त म योभन्दा अगाडि केही गेस्टहरूलाई पनि सोधिरहेको हुन्छु कि हामी सर्जकहरूलाई एउटा कार्यक्रममा जानको लागि पारिवारिक माहौल पारिवारिक सहयोग पनि चाहिन्छ होइन त एउटा सर्जकलाई परिवारले गर्ने दायित्व केसम्म हुनसक्छ साहित्यको तुलनामा के लाग्छ तपाईँलाई एउटा सर्जकलाई परिवारले गर्ने सहयोग भनेको उसका रचनाहरूलाई थोरै कहिलेकाहीँ सुनिदिने सुनिदिने र विशेष गरी उसका रचनाहरूमा भएका कमी कमजोरी अरूले जस्तै अब अभिभावकहरूले त अरूका रचनाहरू पनि सुनिराख्नुहुन्छ उहाँहरू त झन् हामीभन्दा अग्रज है कुरामा हामी अगाडिको चाहिँ विभिन्न साहित्यिक सांस् साङ्गीतिक सांस्कृतिक रूपले उहाँहरू एकदमै चाहिँ धनी हुनुहुन्छ होइन उहाँहरूले हामीलाई पुरानो चाहिँ साहित्यिक सांस्कृतिक र विविध पक्षहरूलाई चाहिँ ए पहिला पहिला यस्तो हुन्थ्यो हामीले यो कुरा जोगाउनुपर्छ होइन ती पनि साहित्यिक क्षेत्रले समेट्न सक्छ यस्तो यस्तो गर्नु पऱ्यो समाजलाई हामीले के दिन सक्छ अझ विभिन्न कार्यक्रमहरूमा जानको लागि प्रोत्साहन सपोर्ट पनि चाहियो त्यो भयो र कार्यक्रमको सपोर्ट मुख्य कुरा चाहिँ लेखनको सपोर्ट हो होइन मुख्य कुरा लेखनको सपोर्ट हो र लेखनलाई कसरी गुणस्तरीय बनाउने त्यो सपोर्ट हो र त्यसभन्दा साहित्यिक कार्यक्रमहरूमा हामी सहभागी हुने सहायक सपोर्ट मात्रै हो होइन हामी साहित्यिक कार्यक्रममा समावेश हुनुपर्छ जानुपर्छ सबै स्रष्टसँग घुलमिल हुनुपर्छ नयाँ नयाँ कुराको जानकारी हुन्छ साहित्यका विविध कुराहरूबारे होइन बहस हुन्छ त्यस ती कार्यक्रमहरूमा र ती आफ्नो ठाउँमा छन् भने मुख्य कुरा चाहिँ परिवारले पर्ने भनेको साहित्यिक गुणस्तर र के लेख्दैछ आफ्नो के गर्दैछ के गर्दैछ है यो चाहिँ हेरिदिनुपर्छ जस्तो लाग्छ मलाई कुराकानी जोड्दै जाउँ है अर्को पनि एउटा गजल वाचन गरिदिनुहोस् न एउटा गजल वाचन गर्दैछु बस उसलाई मनोरञ्जन लिने आदत रहेछ बस उसलाई मनोरञ्जन लिने आदत रहेछ छिमेकीलाई हाम्रो युद्धको अवगत रहेछ बस उसलाई मनोरञ्जन लिने आदत रहेछ छिमेकीलाई हाम्रो युद्धको अवगत रहेछ म पत्थर झैँ थिएँ चुम्बक थिइस् त तानिएछु म पत्थर झैँ थिएँ चुम्बक थिइस् त तानिएछु एक कुर्सी तेरो चुम्बनमा बडो तागत रहेछ अरे वाह ए कुर्सी तेरो चुम्बनमा बडो तागत रहेछ हिजो लाग्थ्यो कि यो जीवन जगतको एक कण हो हिजो लाग्थ्यो कि यो जीवन जगतको एक कण हो हिजो लाग्थ्यो कि यो जीवन जगतको एक कण हो अचेल लाग्दैछ हाम्रो प्रेम पनि पर्वत रहेछ अचेल लाग्दैछ हाम्रो प्रेम पनि पर्वत रहेछ जलाए जे र सुम्पे शिर बैरीको पयरमा जलाए जे र सुम्पे शिर बैरीको पयरमा वही आत्मसमर्पण लेखिएको खत रहेछ अरे वाह निकै नै राम्रो गजल है एउटा सर्जकलाई एउटा साहित्य लेख्ने साहित्य सिर्जना गर्ने व्यक्तिलाई होइन साहित्य सिर्जना गरिरहँदा साहित्यिक कृतिका कुराहरू पनि आउँछन् होइन प्रकाश झापालीले यो विषयमा के सोचिरहेछ साहित्य सिर्जना गर्ने प्लस सङ्ग्रहित गर्ने यो विषयमा पनि यसो जानकारी गराइदिनुहोस् न प्रकाश झापालीले साहित्यिक पुस्तकहरू प्रकाशन गर्ने सम्बन्धमा अहिले हाललाई भने त्यति धेरै हतारो गरेको छैन है आगामी दिनमा पुस्तकहरू प्रकाशन हुन्छन् लेखन गरिसकेपछि र हतार गरेर चाहिँ हतार गरेर पुस्तक प्रकाशन हतार हतार गरेर पुस्तक प्रकाशन गर्ने चाहिँ सोच बनाइसकेको चाहिँ अहिले अवस्था छैन र आगामी दिनमा चाहिँ प्रकाशन हुनेछन् यद्यपि मेरा केही गीतहरू भने चाहिँ मैले आदरणीय श्रोताहरूमा समर्पित गरिसकेको छु ती गीतहरू बजारमा आइसकेका छन् पक्कै पनि प्रकाशजी तपाईँसँग कुराकानी भइरहेको छ कार्यक्रम साहित्य सम्वेकभित्र रहेका छौँ कार्यक्रम साहित्य सम्वेकको समय पनि अलिकति छोटो छोटो छ यो समयभित्र रहेर हामीले साहित्यिक कुराकानी गर्नुपर्नेछ है तपाईँका धेरै साहित्य सिर्जनाहरू छन् तपाईँको साहित्य सिर्जना फलोस् फुलोस् यसै गरी अगाडि बढ्दै जाओस् होइन कार्यक्रमभित्र रहेर यसरी तपाईँसँग कुराकानी गरिरहँदा तपाईँलाई मनपर्ने साहित्यकारको विषयमा कुराकानी गर्नुपर्दा प्रकाश झापाडीले मन पराउने साहित्यकारको विषयमा चर्चा गर्नुपर्दा को हुनुहुन्छ मैले मन पराउने साहित्यकार एकजनाको नाम मात्रै त अब लिन <laughs> अलि गाह्रै पऱ्यो है थुप्रै हुनुहुन्छ आदरणीय साहित्यकारहरू थुप्रै हुनुहुन्छ हामी त भर्खर सिक्दैछौँ नयाँ छौँ हामीले त धेरै गर्न बाँकी छ होइन राष्ट्रिय स्तरमा ख्यातिप्राप्त थुप्रै साहित्यकार हुनुहुन्छ जसमा पनि यहाँ नाम नै लिनु पर्दाखेरि मैले अग्रपन पङ्क्तिमा लिने नाम भनेको आदरणीय आवाज शर्मा है अब उहाँको एकदमै मनपर्छ रचनाहरूदेखि लिएर उहाँको गजलसँगको जुन लगाव छ होइन त्यो एकदमै एकदमै धेरै छ त्यस्तै पश्चिमतिरका स्रष्टा हुनुहुन्छ आदरणीय दीप मिलन त्यस्तै अरू स्रष्टाहरू पनि थुप्रै हुनुहुन्छ उहाँहरूले अब पूर्वकै कुरा गर्ने भने आदरणीय अनन्त अनुराग होइन उहाँ एकदमै प्रखर गजलकारको रूपमा अब झापामा कुरा गर्ने हो भने झापामा पनि राम्रो रूपमा पछिल्लो पुस्ता हाम्रो सकर्मी पुस्तामा रस विक्रम चिमरिया होइन उहाँ त्यस्तै अब गजलको मात्रै सन्दर्भमा म कुरा गर्दाखेरि नत्र भने त अरू थुप्रै हुनुहुन्छ मुक्तको कुरा गर्ने भने मदन भण्डारी हामीसँग हुनुहुन्छ त्यस्तै थुप्रै थुप्रै स्रष्टाहरू हुनुहुन्छ उहाँहरूलाई म एउटै मात्रै नाम दिन चाहिँ चाहिँ पक्कै पनि प्रकाशजी तपाईँसँगको कुराकानी हामी गरिरहेका छौँ समयको अन्तिम अन्तिम चरणमा पनि आइसकेका छौँ हामी यतिखेर है तपाईँको अझै एउटा गजल सुन्न बाँकी नै छ है अनि तपाईँलाई कार्यक्रमको अन्त्यमा है मैले सोध्न छुट्याएको र तपाईँलाई भन्न मन लागेको कुरा केही त्यस्तो छ भने भनिदिनुहोस् न भन्न मन लागेको कुरा यो नै छ भन्दा पनि यतिन्जेलसम्म सम्पूर्ण झापाका साहित्यिक स्रष्टाहरूले आदरणीय श्रोताहरूले पाठकहरूले सबैले माया गरिदिनु भएको छ सबैभन्दा ठुलो कुरो यही हो है अब त्यसबाहेक नयाँ स्रष्टाहरू हुनुहुन्छ जो उहाँहरूले पनि माया गर्नुभएको छ रचनालाई विशेष गरी साहित्यलाई माया गर्नुभएको छ होइन विशेष गरी मलाई भन्दा पनि साहित्यलाई माया गर्नु सबैभन्दा मुख्य कुरा हो यो माया साहित्यलाई यहाँहरूले दिने माया जारी रहोस् यही नै हो मैले भन्नुपर्ने कुरा त्यसबाहेक ठिक छ कार्यक्रमको अन्त्यमा एउटा गजल सुनौ न प्रकाशजी बिल्कुलै कार्यक्रमको अन्त्यमा म एउटा गजल तरन्नुममा वाचन गर्न चाहे कागज यो जिन्दगी कागज यो जिन्दगी लेखेर जाओ कागज न हो यो जिन्दगी लेखेर जाओ जस्तो कि तेरै हो हुरी लेखेर जाओ कागज न हो यो जिन्दगी लेखेर जाऊ जस्तो कि तेरै हो हुरी लेखेर जाऊ त्यो मौनताको शोकले नै मर्छु झैम हो त्यो मौनताको शोकले नै मर्छु झैम हो त्यो मौनता को शोक ले नई मर छुझई भो त्यो मौनता को शोक ले नई मर भो डाक्टर कुनै एक औषधि लेखेर जाओ जस्तो कि तेरै हो हुरी लेखेर जाओ फिर्छौ या फिर्दैनौ स्वयं बुझ्नेछु हेरी फिर्छौ या फिर्दैनौ फिर्छौ या फिर्दैनौ स्वयं बुझ्नेछु हेरी फिर्छौ या फिर्दैनौ स्वयं बुझ्नेछु हेरी यात्रा रहर या मजबुरी लेखेर जाओ जस तो की तेरे हो हुरी लेखेर जाओ जाने गए चुप भई गुनासो खतना लेखी हाँ जाने गए चुप भई जाने गए चुप भई गुनासो खतन लेखी जाने गए चुप भई गुनासो खतन लेखी जाने गए चुप भई गुनासो खतन लेखी जाने गए चुप भई गुनासो खतन लेखी ईश्वर तिमी चाहिँ बस केही लेखेर जाऊ जस्तो कि तेरै हो हुरी लेखेर जाऊ कागज हो यो जिन्दगी लेखेर जाऊ जस्तो कि तेरै हो हुरी लेखेर जाओ धन्यवाद निकै नै राम्रो गजल कार्यक्रमको अन्तिममा सुनाउनु भयो प्रकाशजी तपाईँलाई धेरै धेरै धन्यवाद छ र तपाईँको यो स्पेसल समय अपरिहार्य समय हामीलाई प्रदान गर्नुभएको छ त्यसको लागि प्रकाश जापाली तपाईँलाई म धेरै धेरै धन्यवाद समेत व्यक्त गर्न चाहन्छु हजुर धन्यवाद कार्यक्रमको स्टुडियोसम्म ल्याएर मेरो आदरणीय प्रिय श्रोताहरू समक्ष आदरणीय स्रष्टाहरू समक्ष आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनी समक्ष मेरा आवाजहरू मेरा रचनाहरू प्रस्तुत गर्ने अवसर दिनुभयो आदरणीय तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै बिदा माग्न चाहन्छु हजुर उहाँ हुनुहुन्थ्यो प्रकाश झापाली मेची नगर निवासी हुनुहुन्छ निकै मिठा मिठा साहित्य सिर्जनाहरू लेख्नुहुन्छ उहाँसँगको कुराकानी हामीले गरिसकेका छौँ तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो तपाईँको सल्लाह सुझाव र अमूल्य प्रतिक्रिया तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ जसको लागि कार्यक्रम साहित्य सम्वेकको ठेगाना हो कार्यक्रम साहित्य सम्वेक रेडियो भिजन एकानब्बे दशमलव छ megahertz Bhadrapur road Birtamod झापामा तपाईँले आफ्ना प्रतिक्रियाहरू सँगसँगै आफ्ना साहित्यिक सिर्जनाहरू हामीलाई पठाउन सक्नुहुनेछ त्यसै गरी तपाईँ टाढा हुनुहुन्छ धेरै टाढाबाट तपाईँले कार्यक्रमलाई सम्झिन चाहनुहुन्छ भने अथवा आफ्ना सामग्रीहरू पठाउन चाहनुहुन्छ भने Sahitya Sambeg at the rate Gmail dot कममा तपाईँले आफ्ना सामग्रीहरू पठाउन सक्नुहुनेछ त्यसै गरी हरिबराल सात सय पचपन्न at the rate Gmail dot कममा पनि तपाईँले आफ्ना सामग्रीहरू पठाउन सक्नुहुनेछ ती साहित्यिक सामग्रीहरूलाई हामी कार्यक्रममा क्रमैसँग जोड्दै जानेछौँ तपाईँलाई फेरि पनि धन्यवाद व्यक्त गर्न चाहन्छु म ज जसले हामीलाई सुन्नुभयो साथ दिनुभयो कार्यक्रममा माया गर्नुभयो तपाईँ सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद छ प्रविधि संयोजनका निमित्त कविता श्रेष्ठलाई पनि म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै कार्यक्रम साहित्य सम्वेकको आजको यो बसाईबाट म कार्यक्रम प्रस्तुता हरि बराल पनि विदा हुन्छु हरपल रेडियो भिजनको साथमा रहनुहोला तपाईँको साता सुख अनि उल्लासमय बितोस नमस्कार शुभरात्री